महिलाका लागि जति एन नियम बने पनि कार्यान्वयन भने हुन सकेको छैन विगत तुलनामा पछिल्लो समय सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि दुर्व्यवहार बढी हुने गरेको पाइएको छ घरबाट निस्किएपछि घर नपुगेसम्म महिलाले आफूलाई सुरक्षित महसुस गर्न सकिरहेका छैनन् बस चढ्दा होस् या स्कुल जाँदा होस् महिला तथा किशोरीहरूमाथि कुनै न कुनै किसिमको हिंसा भइरहेको हुन्छ चितवनमा पनि धेरै स्थान छन् जहाँ महिलाहरूमाथि धेरै हिंसा हुने गरेको छ टर्मिनल बस पार्क पुल चोक पोखरा बस पार्क सही चोकहरू भयो अनि त्यो सँगसँगै यो स्कुल रोडहरू वरपर भएको जुन अव्यवस्थित यो बजार छ र त्यहाँ सँगसँगै जुन भौतिक पूर्वाधारमा पनि स्पेसली भन्दा बत्तीको अभाव छ नि त्यस्तो ठाउँमा चाहिँ बढी हिंसा हुन्छ यो मेडिकलपट्टिको बाटोमा जीविसको पछाडिपट्टि जुन छ नि त्यो सरकारी हस्पिटलको लाइन छ नि पछाडिको त्यो गल्ली त्यहीमा कति महिलाहरू बिहान चाहिँ कलेज पढ्ने किशोरीहरूलाई त्यहाँ बढी हिंसा हुने अवस्था छ चितवन सक्रिय समूह र महिला अधिकार मञ्च चितवनले केही समय पहिले गरेको नमुना सर्वेक्षणमा महिला तथा किशोरीमाथि दुर्व्यवहारका घटना बढी हुने गरेको पाइएको छ महिला हिंसा विरुद्धको सोह्र दिने अभियानका क्रममा पनि यस्ता घटनाहरू बाहिर नआएको भने पक्कै होइनन् तर आफन्त घर परिवारको इज्जत जान्छ कि भन्ने डरले जो पीडित महिला छ ऊ अझैसम्म पनि समाजमा खुलेर आफ्नो समस्या राख्न सकिरहेकी छैनन् जसले गर्दा महिला हिंसा सम्बन्धी घटनाहरू झन बढेर गएको छ सुरक्षाको दृष्टिकोणले प्रहरीले यस्ता घटना न्यूनीकरणको लागि पहल नगरेको होइन तर यस्ता कहाली लाग्दा हिंसा सम्बन्धी घटनाको न्यूनीकरण गर्न सुरक्षाको लागि सबैतिरबाट सबैले पहल गर्नु जरुरी रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सञ्जय राउत अब सुरक्षा भन्ने बित्तिकै यो सबै प्रहरी हुन त अब सरस्वती एउटा प्रहरीकै जिम्मेवारीभित्र पर्छ प्रहरीले नै गर्नुपर्छ सुरक्षा भन्ने काम र साथसाथै त्यसमा चाहिँ त्यसलाई सहयोग गर्ने अरू धेरै कम्पोनेन्टहरू पनि छ उनीहरूले पनि आफ्नो ठाउँबाट चाहिँ एउटा सबै भूमिकाहरू पर्छ जस्तो लाग्छ हामीले मात्रै प्रहरीले मात्रै सबै चिज गरेर हुन्छ जस्तो लाग्दैन कानुनलाई कार्यान्वयनमा जोड दिएर सुरक्षित वातावरण निर्माणमा लाग्न सबैलाई आग्रह गरे पनि महिला आफै यी कुराहरूबाट पछि हटिने गरेका छन् महिला महिला एकजुट भयौँ भने जुन ठाउँमा पनि हामी सुरक्षित हुन सकिन्छ भन्ने कुरामा दुई मत छैन तर हाम्रो समाजमा पुरुषले त महिलालाई तल पार्छ नै महिला पनि कम नभएको महिला तथा बाल बालबालिका कार्यालयकी सुपरभाइजर सावित्री ग्यावलीको भनाइ छ महिला महिलाले पनि हामीलाई डोमिनेट गरिरहेको हुन्छ अनि त्यसपछि पुरुषहरूले चाहिँ झनै त्यसमा बढी देखाइरहेको हुन्छ अनि पुरुषहरूले कस्तो गर्छन् भने महिला हो महिलाको महिला भएकै कारणले गर्दा उसलाई यो लङ्गरमा छुने अनि त्यसपछि त्यस्ता क्रियाकलापहरू बस्न सँगै बस्दा पनि पुरुषहरू सँग बस्दाखेरि सुरक्षित चाहिँ हुँदै हुँदैन कुनै पुरुषहरू छन् भने महिलालाई ढ्यासिने त्यस्तो छुने त्यस्तो व्यवहारहरू देखाइरहेका हुन्छ आखिर गर्यो भने के असम्भव छ र जे पनि गर्न सकिन्छ त्यसैले महिलाले आफूमाथि हुने हिंसाका घटनालाई बेलैमा कुनै सङ्कोच नमानी सम्बन्धित ठाउँसम्म पुर्याउन सक्यौं भने पक्कै पनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउँदछ त्यसैले आजैबाट महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्ने सहकार्य समन्वय गरेर सबै लाग्न आवश्यक छ